थियो सायद म गाउँ जाने बित्तिकै देवी भाउजू देख्न भनेर गएँ कोठामा भाउजू मात्र थिइन् उहाँको कोठा अलिक बाटोभन्दा तल थियो त्यहाँ पुग्ने बित्तिकै मैले भाउजूको चाक समातेँ भाउजूको ठुलो चाक समात्दाखेरि फन्किसकेको <laughs> थियो देवी आउन पाएको छैन मेरो चाक समाउने म तपाईँको चाक <laughs> त आएको म दाई कति बेला आउने हो देवी आउने बेला भयो म त्यसो सबै चाँडो गरौँ मेरो चाँडो ठन्किसक्यो अनि मैले देवी भाउजूको सुरुवाल र प्यान्टी तल घुँडासम्म झारेँ र डगी स्टाइलमा राखेँ अनि चाक मजाले खेलाउन थालेँ भुत्ला लामो लामो भएको थियो भाउजूको पुरै छोपिने गरेर मलाई सहनै नसक्ने भयो र निकालेर छिराएँ त्यति लुज थियो आरामसँग छिर्यो एकसट हान्न सुरु गरेको कोही हिँडेको आवाज आयो र झ्यालबाट हेरेको कमल दाई नै रहेछन् भाउजूले मलाई ढकालेर सुरुवाल र पेन्टी माथि सार्नुभयो दाई ढोकाभित्र पस्नुभयो देवी ल तपाईँलाई खोज्दै थियो यसले तपाईँ पनि ठ्याक्क आउनुभयो कमल कहिले आइस म भर्खर आएको किन खोजिस् त मलाई देवी भाउजू किन हुने त्यही तास खेल्नु त होला अनि दाइ र म तास खेल्ने अरू पार्टनर खोज्न गयौँ त्यो रात सुतेँ म भोलि दिउँसो दिपकलाई भेटेँ त्यो अहिले अलि रक्सी खाने भएको छ भन्ने सुनेको थिएँ भेट्ने बित्तिकै त्यसले रक्सी खान जाउँ भन्यो मैले यति दिउँसै रक्सी खान को जान्छ भनेर सोधेँ दिपक दिउँसो गयो भने रक्सी मात्र होइन माल पनि खान पाइन्छ म कस्तो माल कि गाँदासाँदा पनि खान्दालिस म सोच्दै थिएँ अलिकति रक्सी खानु पर्ला रक्सी खाएपछि मजा आउँछ यो मलाई काठमाडौँको टिक्दा थाहा भएको थियो दिपक तँलाई आउँछु आज त पनि पल्किन्छस् दिपकले मलाई हाम्रो गाउँभन्दा तल खोला जाने बाटोमा पर्ने एउटा घरमा लिएर गयो त्यहाँ एकजना सत्ताइस अट्ठाइस वर्षको आइमाई थिए दिपक ल एक महिना ल्याऊ अनि प्लेटमा अलिकति चटनी पनि अनि दिपकले मलाई त्यो घरको पछाडि गोठ जस्तो कटेरमा माथि लिएर गयो त्यो गोठको तल रक्सी बन्दै थियो माथि गुन्द्री ओछ्याएको थियो हामी त्यहीँ बस्यौँ खासमा कुरा के रहेछ भने दिपक घर बनाउने मिस्त्री थियो त्योसँगै काम गर्ने अर्को मिस्त्रीको बुढी रहेछ त्यो आइमाई दिपकले भाउजू भन्ने रहेछ त्यसलाई नाम चाहिँ थाहा छैन रहेछ भाउजूले घरमा रक्सी बनाउने रहेछन् भट्टी चाहिँ होइन रहेछ अर्डर आएको सेलेक्टेड कस्टमरकोमा मात्र सप्लाई हुँदो रहेछ तर दिपकले चिनेको भएर त्यसलाई चाहिँ भट्टी जस्तै रहेछ यहाँ यो भाउजूको बुढा नभएको बेला दिउँसो आउने र रक्सी खाने र त्यो आइमाईलाई <laughs> गर्दो रहेछ मलाई पनि <laughs> नमिलाउँछु भन्यो त्यसले म खुसी भएँ देवी भाउजू भन्दा यो भाउजू राम्री थिइन् त्यही बेला भाउजूले दुईवटा ग्लास र बियरको बोतलमा रक्सी लिएर आउनुभयो लुङ्गी र टी सर्ट लगाउनु भएको थियो टी सर्ट लुज खालको थियो दुध ठुलो थियो भित्र ब्रा पनि छ जस्तो थिएन भाउजू अलिकति झुकेर ग्लास हाम्रो अगाडि राख्दाखेरि दुध पुरै देखियो मेरो पनि त्यो ठुलो ठुलो दुध देखेर ठन्कियो दिपकले चाहिँ टी सर्ट नै भित्र हात हालेर दुध समात्यो दिपक आज रक्सी छोडेर तिम्रो दुध मात्र खाएर बस्नु पर्ला जस्तो छ भाउजूले दिपकको हात फाल्नुभयो भाउजू अहिले बुढालाई भनिदिन्छु अनि थाहा पाउँछौ दिपक दुध समातेको मात्र होइन तिम्रो पनि भनिदेऊ भाउजू छि अर्काको अगाडि के कुरा गरेको रक्सी नखाँदै माथि नै रक्सी खाएपछि झन् के होला दिपक रक्सी खाएपछि तिम्रो <laughs> नि भाउजू त्यहाँबाट दिपकलाई गाली गर्दै गइन् म दिपक र भाउजूको कुरा सुनेर एकदम जोसमा आएको थिएँ ग्लासमा रक्सी राखेँ र खान सुरु गरेँ भाउजूको कुरा सुन्दा आज <laughs> पाउँछ जस्तो लाग्यो दिपकले पनि रक्सी पिउन सुरु गर्यो दिपक कस्तो लाग्यो त माल खान्छस् कि खान्नुहोस् न म माल चाहिँ सही छ दिए त खाइहाल्छु नि दिपक ढुक्क भइस दिन्छे एकछिनपछि भाउजू प्लेटमा चटनी लिएर आउनुभयो दिपक खै त तिमीलाई ग्लास भाउजू तिमी जस्तो जड्या हो र म दिउँसे खान अहिले बच्चा स्कुलबाट आउँछ बुढा आउँछ कामबाट अनि को हो तिम्रो साथी दिपक मेरो बच्चैदेखिको एकदम मिल्ने साथी हो अहिलेसम्म छैन तिमीलाई पऱ्यो भनेर ल्याएको जे पाइते त्यही बोल्ने होइन है हामी रक्सी खाँदै गयौँ मलाई अलिअलि झुम्म बनाउँदै थियो दिपकलाई भन्दा बढी नै लागेको थियो भाउजू पनि त्यहीँ थिइन् दिपक यसले अहिलेसम्म केटीको दुध देखेको छैन देखाइदियो त यसलाई भाउजूले मान्नु भएन तर दिपकले जबरजस्ती टी सर्ट माथि उचालेर दुध खेलाउन थाल्यो भाउजूले दुवै हातले मुख छोपे जस्तो गरिन् तर भाउजूलाई हेर्दा थाहा हुन्थ्यो भाउजू त्यति लाज मान्ने आइमै होइन एकछिन दुध खेलाएर दिपक भाउजूको लुङ्गी माथि सार्न थाल्यो भाउजू हाँस्दै हुन्न थिइन् त्यसैले थाहा हुन्थ्यो भाउजूलाई पनि <laughs> मन लागेको छ भनेर दिपक भाउजूको लुङ्गी कम्मरसम्म तानेर लग्यो भाउजूको सेतो मोटो तिग्रा देखेर मलाई <laughs> करेन्ट लाग्यो जस्तो भएको थियो भाउजूले रातो कलरको प्यान्टी लगाउनु भएको थियो दिपकले प्यान्टी पनि तान्न खोज्यो तर भाउजूले दिनु भएन दीपक उठेर आफ्नो ग्लास खाली गर्यो र टोइलेट जान्छु भन्यो भाउजू पिसा फेर्न जाने हो कि अर्कै गर्न दीपक अर्को त तिम्रो पिमा नै गरिहाल्छु नि हग्न जान लाए भाउजू तिमीसँग त बोल्न नहुने छाडा कुरा गरिहाल्ने दीपक टोइलेट गयो भाउजू र म एक्लै भयौँ भाउजू तिमीलाई त अहिलेसम्म देखेको थिइनँ कहाँ बस्छौ म म काठमाडौँ बस्छु त्यसैले होला गाउँमा बस्दासम्म चाहिँ अब दिनदिनै हजुरकोमा आउनु पर्ला जस्तो छ भाउजू अलि मस्किँदै थिइन् भाउजू आऊ न म यहीँ हुन्छु भाउजू अलि मेरो नजिक आइन् भाउजू तिमीले अहिलेसम्म दुध देखेको छैनौ म छैन तपाईँकै देखेको अहिले फेरि देखाउन न भाउजू केही लाज नमानेर टी सर्ट माथि उठाएर दुध देखाइदिनु भयो मैले केही पनि सोचिनँ सिधै भाउजूको दुध समातेँ र चुस्न खेलाउन थालेँ रक्सीको नसा सँगसँगै भाउजूको नसा पनि लागिरहेको थियो मलाई एकछिन मजाले दुध खेलाएँ र भाउजूलाई डगी स्टाइलमा राखेर लुङ्गीमाथि सारेँ भाउजू केही बोलिनन् भाउजूलाई पनि आउने मन रहेछ अनि पेन्टी खोलेर निकालेँ भाउजूको चाक ठुलो थियो धेरै ठुलो चाक समातेर <laughs> खेलाउँदै थिएँ दिपक त्यही बेलामाथि आयो दिपक मलाई चाहिँ दुध देखाउनु पनि लाज मान्ने यसलाई चाहिँ <laughs> देखाउने भाउजूले लुङ्गी तल सार्नुभयो दिपक त तल जा एकछिन पहिले म <laughs> यसलाई म हुन्छ भनी तल गएँ म ढोका बाहिर निस्किएँ र ढोका लगाइदिएँ तर तल गइनँ ढोका पुरानो थियो धेरै पालहरू थियो मैले एउटा पालबाट हेर्न लागेँ दिपक प्यान्ट खोलेर कन्डम लगाउँदै थियो त्यसको <laughs> काँडो मेरोभन्दा सानो थियो तर मेरोभन्दा मोटो भाउजू गुन्द्रीमाथि सुत्दै थिइन् उत्तानो परेर लुङ्गी कम्बरमा थियो खुट्टा खोलेको थियो दीपकले कन्डम लगाएर भाउजूमाथि चढ्यो अनि <laughs> सुरु गर्यो दिपक सुरुबाटै जोड जोडले झिक्न थाल्यो भाउजूले आफ्नो दुवै खुट्टा दीपकको पछाडि चाकमा बाँधेर राख्नुभयो छ सात मिनट दिपकले ननस्टप फुल प्रेसर मुक्यो त्यही पोजिसनमा र उठ्यो कन्डम निकालेर एउटा कागजमा हाल्यो अनि प्यान्ट लगायो भाउजू त्यही गुन्द्रीमा नै सुत्दै थिइन् दीपकले ढोका खोल्न आयो दीपकले ढोका खोलेर मलाई बोलायो म माथि गएँ भाउजू अझै पनि गुन्द्रीमा नै थियो हातले मुख छोपेर सुत्दै थिइन् दिपक ल मैले <laughs> खोल्दैको छु तँलाई सजिलो हुन्छ अनि त्यसले मलाई कम दियो म कन्डम लिएर ढोका बन्द गरेँ दिपकले पनि मैले जस्तो गरेर पालबाट हेर्न सक्छ भनेर मैले आफ्नो कपडा खोलेँ र ढोकाको पछाडि किल्लामा झुन्डाएँ तर दिपकलाई मैले झ्यालबाट देखेँ त्यो बाहिर मेन घरको पछाडि बसेर रक्सी खाँदै थियो म भाउजूतिर गएँ र भाउजूको टी सर्ट पुरै खोलेँ मलाई भाउजूलाई नाङ्गे बनाएर चिन्न मन लागेको थियो अनि लुङ्गी पनि खोलेँ भाउजू मुसु मुसु हाँस्दै थिइन् म दिपकसँग चिन्न मजा आयो भाउजू दिपकसँग जहिले पनि मजा हुन्छ उसको ला ठुलो छ मेरो बुढाको भन्दा मलाई भाउजूको छाडा कुरा सुनेर एकदम जोस आयो अनि आफ्नो कट्टु खोलेर भाउजूलाई मेरो ला देखाइदिएँ भाउजू कत्रो लामो हो तिम्रो ला यो त मेरो मुटुमा पुग्छ होला म केही बोलिनँ सिधै भाउजूलाई डगी स्टाइलमा राखेँ र कम लगाएर एक सर्ट माने भाउजूको बुढीमा पुरै छिराइदिएँ भाउजूले आया भनेर कराउनु भयो तर मैले नसुने जस्तो गरेर चाक समात थालेँ मैले पनि दिपकले जस्तो गरेर स्टप थालेँ भाउजू एकदम छाडा बोल्दै थिइन् भाउजू तिम्रो दिपक र मेरो बुढाको भन्दा नि ठुलो छ तिमीसँग त अझै मजा आउँदो रहेछ अझ बेसी <laughs> मेरो अझ गहिरो बनाइदेऊ मेरो झर्न लाग्यो दस मिनट त्यसरी नचप <laughs> भाउजूको पुट्टीबाट <laughs> सेतो बाक्लो फुसी झर्न लाग्यो मैले निकालेर फेरि फटाएर हेरेँ मैले अहिलेसम्म पुट्टीबाट यति धेरै पानी निस्केको देखेको थिइनँ अलिअलि निस्केको त देखेको थिएँ तर यति धेरै देखेको थिइनँ मैले भाउजूलाई दिपकले जसरी सुताएँ भाउजूको पेटमा अलिअलि स्ट्रेच मार्क थियो बच्चा पाउँदाखेरिको होला त्यो स्ट्रेच मार्क मलाई झन् सेक्सी लाग्यो म बुढाकोले पुगेको थिएन तिम्रो पुत्तीलाई भाउजू मेरो बुढाको त अलिक सानो छ एकछिनमा झर्छ त्यही पनि म गाउँमा बस्दासम्म छु तिम्रोमा अनि फेरि बस्दा डाँडो र चिन्न सुरु गरेँ एकछिनपछि भाउजूको दुवै खुट्टा आफ्नो काँधमा राखेर रा। भाउजूलाई डल्लो बनाएर अझ जोड जोडले थालेँ यसरी पाँच मिनट जति टिकेपछि मेरो झऱ्यो म उठेर प्यान्ट लगाएर ढोका खोलेर दिपक निर गएँ भाउजू पनि मेरो पछि पछि आउनुभयो दिपक कति बेर <laughs> हो आज झारी हो सबै माल भोललाई पनि बाँकी राख म भोलि पनि आउनुपर्छ माल खान दिपक मेरो त मिल्दैन भोलि काम छ यसकै बुढासँग जानुपर्छ डाँडामा घर बनाउन त आइज न म यसको बुढालाई पाँच बजीसम्म बोलाएर राख्छु त यसलाई <laughs> बस भाउजू कति सजिलो है अर्काको बुढीसँग दिन्न बोल त दिपक भोलि आएर देखाएपछि थाहा हुन्छ जम अब यसको बुढा आउने लाग्यो होला रक्सी एक महिनाको पचास हो तर दिपकले सय रुपियाँ दियो र हामी त्यहाँबाट हिँड्यौँ हामीलाई रक्सी अझै लागिरहेको थियो फर्किँदा बाटोमा त्यो भाउजूको बुढा भेट भयो दाई कहाँ गएर आएछ दिपक दिपक हजुरकोमा नै हो पुगेर आएको यो मेरो साथी काठमाडौँबाट आएको थियो यसलाई भाउजूको लोकल माल चखाउन लगेको दाई साथीलाई खुवाउन लगेको कि आफै खाना गएको दिपक मैले त थोरै मात्र खाएको मैले भन्दा बढी त यसले खाछ नपताए भाउजूलाई सोध्नु पल्क्यो यो त भाउजूको खाएर भोलि पनि आउने भन्दैछ दाई तैँले चाहिँ आजकल धेरै नै खाने भएको छस् तँलाई चाहिँ अबदेखि नदिन भन्छु बुढलाई मतिर हेरेर दाई साथीलाई मात्र हो भने ठिक छ दिपक मेरो त भोलि हजुरसँग काम छ साथी भोलि एक्लै आउँछ भाउजूले भोलि नदिने भन्नुभएको छ यसो साथीलाई मात्र दिन भन्नु न दाई ल ल भनिदिन्छु बरु यसो बेलुकासम्म बस न हामी पनि आउँछौँ म बुढीलाई तिम्रो लागि स्पेसल बनाउनु भन्छु हामी फर्क्यौँ भोलि म खाना खाएर सिधै भाउजूकोमा गएँ त्यस दिन मैले भाउजूलाई तिनचोटि पाँच बजेतिर दाई र दिपक पनि आयो र फेरि रक्सी खान सुरु गऱ्यौँ त्यसपछि गाउँमा छँदा मैले त्यो भाउजूलाई अर्को तिन दिन र काठमाडौँ फर्किएँ अर्कोचोटि म गाउँमा जाँदा त्यो दाई भाउजू त्यहाँ थिएनन् अर्कै गाउँमा गइसकेका थिएँ